कार्यक्रमका लागि यस कार्यालयमा विधिवत रूपमा दर्ता भएका कृषि समूह तथा कृषि सहकारी संस्थाले आउँदो असोज दस गते कार्यालय समयभित्र आफूलाई पाएक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा पूर्वक निवेदन भरि दर्ता गराउन हुन सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू समूह तथा कृषि सहकारी दर्ता प्रमाण पत्रको प्रतिलिपि योजना माग गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि लागत साझेदारी प्रष्ट रूपमा भरिएको निवेदन तथा अनुसूची फारमहरू सम्बन्धित नगरपालिका तथा गाविस र कृषि सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्व रसिद नोट सहकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिटाल गाङखेत असीग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिव्यपुर बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेदन निवेदन दर्ता गर्न सक्नुहुनेछ पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु बाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएक पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot इनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट अनि म गणेश ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु एक नाबालक सहित आठजना सुरक्षाकर्मीको ज्यान गएको टिकापुर हिंसात्मक घटना घटेको एक वर्ष पूरा भएको छ गएको वर्ष भदौ सात गते कैलालीको टिकापुर नगरपालिका वडा नम्बर छ शंकरपुर स्थित पशु हाट बजार नजिकै भएको हिंसात्मक घटनामा परि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण नेपाले सहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो थारूवान प्रदेशको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीको आक्रमणमा नौजनाले ज्यान गुमाएका थिए केही समय अघि सरकारले मृत्यु हुने नौजनालाई शहीद घोषणा गर्दै दस लाख रकम दिने घोषणा गरेको छ तर घटनाका पीड़ितले अझै न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन् गत वर्ष भदौ सात गतेदेखि त्रसित स्थानीय बासिन्दामा भय कम हुँदै गएको र थारू तथा पहाड़ी समुदायबीच बढ़ेको दूरी कम हुँदै सद्भाव पूर्ववत अवस्थामा फर्किँदै गएको घटनाका प्रत्यक्षदर्शी स्थानीय कमला साईले बताएकी छिन् त्यस्तै थारू र अन्य समुदायबीच केही समय समस्याग्रस्त भएको सम्बन्ध विस्तारै समधुर हुँदै गएको अर्का प्रत्यक्षदर्शी सुन्दरी जैसीले बताएकी छिन् घटनास्थल टिकापुर छ शंकरपुर र आसपासका क्षेत्रमा दुई समुदायबीच पहिले जस्तै एक अर्काको घरमा जाने गाह्रो साह्रो पर्दा सहयोग गर्ने लगायतका काममा समन्वय हुन थालेको नेकपा एमाले टिकापुरका नगर इन्चार्ज श्याम खत्रीले बताएका छन् सामाजिक सद्भाव कायम राख्न भएका प्रयासले दुई समुदायबीच उत्पन्न दूरी केही मात्रामा कम गरेको छ यद्यपि अझै पनि केही दूरी कायम रहेको त्यहाँका नागरिक अगुवाले बताएका छन् घटनापछि दुई समुदायबीच उत्पन्न असमझदारीका केही रेखा मेटिन अझै बाँकी भए पनि बाहिर हल्ला गरिए जस्तो असमझदारी भने नरहेको सामाजिक नागरिक समाज टिकापुरका संयोजक फिरुलाल चौधरीले बताएका छन् राजनीतिक दल स्थानीय बासिन्दाका साथै विभिन्न संघ संस्थाको पहलमा गरिएका कामले सम्बन्धमा समझदारी आउनुका साथै स्थिति सहज बन्दै गएको हो वर्षौंदेखि यी दुई समूह मिलेर बसेकाले त्यसलाई कायम राख्न पहल गरिरहेको नेपाली कांग्रेस महासमिति सदस्य डाक्टर रणबहादुर रावले बताउनु भएको छ टिकापुर उद्योग वाणिज्य संघका महासचिव ध्रुव खत्रीले घटनाका पीड़ितले न्याय र क्षतिपूर्ति भने पाउन नसकेको बताएका छन् घटनामा संलग्नलाई कार्यवाही नभएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने खत्रीको भनाइरहेको छ घटनामा संलग्न मध्ये केही जेलमा र केही फरार रहेका छन् त्यसैले दोषीलाई कार्यवाही र पीड़ितलाई क्षतिपूर्ति दिनुपर्ने नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज तारा जैसीको भनाइरहेको छ घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी त्यस दिनदेखि नै बेपत्ता रहेका छन् फरार चौधरीलाई पक्राउ गर्न सकिएको छैन चौधरीका बुवा थारू अगुवा लालवीर चौधरीले छोरा दोषी भएमा उसलाई कारवाही हुनुपर्ने र पीड़ितलाई न्याय दिलाउनु पर्ने बताएका छन् यता स्थानीय प्रशासनले पनि क्षतिपूर्तिका लागि पहल भइरहेको जनाएको छ त्यसका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै राहत क्षतिपूर्तिको कामलाई तत्कालै शुरू गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रुइजालले बताएका छन् गत भदौ सात गते भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण नेौपाने प्रहरी निरीक्षकद्वारा केशव बोहरा बलराम विष्ट प्रहरी हवलदार ललित साउद राम बिहारी चौधरी र लक्ष्मण खड्का प्रहरी जवान लोकेन्द्र चन्द प्रहरी हवलदार नेत्र साउदका अठार महिने छोरा टेकबहादुर साउदको मृत्यु भएको थियो सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको दोस्रो दिन आज नजिकको धारा कुवा तथा तलाउमा गएर व्रतालु महिलाहरूलाई बिरूला धुने काम गरेका छन् हिजो विधिवत पूर्वक भिजाएका बिरूलालाई आज धुने चलन रही आएको छ तर पात्रोमा आज बिरूला पञ्चमी उल्लेख भएकाले कतिपय अलमलमा परेका छन् खटिपालाका हिसाबले हिजो नै पिरोडा पञ्चमी परेको राधाकृष्ण मन्दिर विकास समिति डडेलधुराका अध्यक्ष देवराज भट्टले जानकारी दिनुभएको छ व्रतालु महिलाहरूले बिहानै नुहाई धुवाई गरेर नजिकको धारा तलाउ तथा कुवामा गई गौरा देवीको पूजा गर्ने चलन रही आएको छ धान साउ तिल अपामार्ग लगायतका बोटहरूबाट गौराको प्रतिमूर्ति प्रतिमूर्ति मूर्ति बनाई श्रृंगार पटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ नजिकको धारा कुवा तथा तलाउमा प्रतिस्थापन गरेको गौराको मूर्तिलाई विभिन्न फागसहित विरूढाले पूजा गर्ने चलन रहिआएको छ आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन समेत रहेको छ व्रतालु महिलाहरूले भोलि अमुक्ताभरण सप्तमीको दिन गौरालाई नजिकको गौरा घरमा भित्राउने गर्छन् भने दुर्वाष्टमीको दिन गौरा खालामा लगेर पूजा गर्ने चलन रहिआएको छ डडेलधुरामा एउटा राजनीतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाउने गरेको गुनासो आएको छ मधेसी जनाधिकार फ्रम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष प्रकाश सार्कीले चोरीको मोटरसाइकल चलाएको एक सर्वसाधारणले गुनासो गरेका हुन् नागरिकका प्रतिनिधि बताउने पार्टीका जिल्ला अध्यक्ष नै चोरीको मोटरसाइकल चलाउने गरेको भन्दै ती सर्वसाधारणले रेडियो युनिटीमा लिखित जानकारी नै दिएका छन् उनले दिएको जानकारी अनुसार मधेसी जनाधिकार फ्रम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष सार्कीले से तीन चार एक शून्य सात नम्बरको चोरीको मोटरसाइकल चलाउने गरेका हुन् ट्राफिक प्रहरले सर्वसाधारणले चलाउने सवारी साधन नियमित चेक जाँच गर्ने र दलका नेताले चलाएको मोटरसाइकलका कागज पत्र चेक जाँच नै नगर्ने गरेको उनले आरोप लगाएका छन् अछाममा स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईले नियम विपरीत निमित्त स्थानीय विकास अधिकारीको जिम्मा दिएको पाइएको छ नेपाल सरकार अन्तर्गतका तीन तीनजना नेपाल सरकारको उपसचिव अन्तर्गतका कर्मचारी हुँदाहुँदै इन्जिनियरलाई स्थानीय विकास अधिकारीको जिम्मा दिइएको पाइएको छ नीति अनुसार नेपाल सरकारको स्थानीय विकास अधिकारी जिल्ला बाहिर गएमा जिल्ला प्राविधिक कार्यालय प्रमुख त्यसपछि वरिष्ठ सूचना अधिकृत र सामाजिक विकास अधिकृतले निमित्त स्थानीय विकास अधिकारीको जिम्मा पाउनुपर्ने नीतिमा रहेको छ जिल्ला प्राधिक कार्यालय प्रमुख नभएपछि र सामाजिक विकास अधिकृत समेत जिल्ला बाहिर भएपछि वरिष्ठताका र नीति नियमको आधारमा वरिष्ठ सूचना अधिकृत पदम बहादुर माझीले निमित्त स्थानीय विकास अधिकारीको जिम्मा पाउनु पर्नेमा एक एक स्थानीय एकाएक स्थानीय विकास अधिकारीले प्राविधिक लाल बहादुर विष्टलाई जिम्मा दिएर जिल्ला बाहिर गएका स्रोतबाट खुलेको छ नियम संगत अनुसार वरिष्ठताको आधारमा स्थानीय विकास अधिकारीले जिम्मेवारी नदिएको वरिष्ठ सूचना अधिकृत पदम बहादुर माझीको भनाइरहेको छ यति बेला जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीकै लापरवाहीका कारण अन्य कर्मचारीले समेत मनोमानी रूपमा काम गर्ने गरेको पाइएको छ यस्तै स्थानीय विकास अधिकारीको निमित्त स्थानीय विकास अधिकारीको जिम्मा दिएको एक हप्तामै दुईजनाले निमित्त स्थानीय विकास अधिकारीको जिम्मा पाएका छन् एक हप्ता अघि स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईले जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लालबहादुर विष्टलाई निमित्त दिएको सात दिनमै उहाँले जिल्ला विकास समिति अछामै कार्यरत अर्को कर्मचारीलाई निमित्तको जिम्मा दिएर जिल्ला बाहिर गइसकेका छन् यति बेला जिल्ला विकास समिति अछाम लेखा अधिकृत अमृत पौडेलको भरमा चलिरहेको छ जिल्ला विकास समिति अछामका स्थानीय विकास अधिकारीले जिल्ला छोडेसँगै जिल्ला विकास समितिमा अहिले कर्मचारी उपस्थिति निकै कम रहेको छ सोमबार मात्रै संचारकर्मीहरू जिल्ला विकास समितिको प्रशासन शाखामा गएर जानकारी लिँदा जना भन्दा पच्चीसजना कर्मचारी हुनुपर्ने कार्यालयमा सात जना मात्र उपस्थित रहेको पाइएको थियो दार्चुलामा यस आर्थिक वर्षको साउन सामाजिक अपराधका घटना बढ्दै गएका छन् साउनदेखि भदौ पहिलो सातासम्म विभिन्न घटनामा दसजनाले ज्यान गुमाएका छन् यस अवधिमा सातजनाले आत्महत्या गरेका छन् भने दुईजनाको हत्या र एकजना शौचालयभित्र मृत फेला परेका छन् आइतबार बेलुकी रानी शिखर पाँच खालीधारका अन्दाजे पन्ध्र सोह्र वर्षीय रमेश सिंह ठगुन्नाले चौलानी नदीमा आहम फालेका छन् जिल्ला प्रहरी कार्यालय धारचुलाका अनुसार साउनदेखि हालसम्म खण्डेश्वरीमा पन्ध्र वर्षीय बालक प्रचोल ठेकरे सितोलामा बाइस वर्षीय हेमन्ती महता गोकुलेश्वरमा चौध वर्षीय सुनिल पार्की सेरीमा बीस वर्षीय देवसिंह धामी सिप्टीमा एक्काइस वर्षीय धामी र एकजना भारतीय नागरिक उनाचालिस वर्षीय आदित्य गर्ब्यालले आत्महत्या गरेका छन् यसमध्ये सिप्टीका धनाधामीको शबलाई फुचकार ज्यान अन्तर्गत राखिएको पनि अहिलेसम्म आत्महत्या हुन सक्ने अनुमान गरिएको छ यस्तै भारतीय नागरिक सब पनि महाकाली नदीमा भेटिए पनि अहिलेसम्म कारण खुल्न सकेको छैन सब नेपालको क्षेत्रमा फेला परेको थियो यस्तै घ्वानीमा एक वृद्ध शौचालयमा मृत फेला परेका थिए भने एकजना बसका कन्डक्टर गाड़ीको ढोकामा ठोकिएर ज्यान गएको थियो यस्तै साउन दश गते घुसा गाविसमा भएको दुईजना व्यापारी हत्याकाण्ड भएको थियो जिल्ला प्रहरी कार्यालय दार्चुलाका मुद्दा फाँटका सही वीरबहादुर खडायतका अनुसार यस वर्षको शुरूआतमा जिल्लामा सामाजिक अपराधका घटना बढेका छन् जिल्लामा आत्महत्या गर्नेमा बढी सोह्रदेखि तीस वर्ष उमेर समूहका युवा युवती रहेका छन् सामाजिक अपराधको रूपमा लिइने आत्महत्या बढ्दै गएको प्रति सरोकारवालाहरूलाई समेत चिन्तित तुल्याएको छ विद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसुति गृह अर्थात बर्थिङ सेन्टरमा प्रसुति गराउन पुग्ने आमाले मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ विद्युत जडानको कार्य राम्ररी नगरिँदा र विद्युतको वैकल्पिक व्यवस्था नहुँदा प्रसुतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो दैनिक प्रसुति गृहमा प्रसवका लागि तीनदेखि चारजनासम्म महिला पुग्ने गरेका छन् विद्युत आपूर्तिमा समस्या देखिएपछि प्रसुति गृहको कोठामा स्वास्थ्य कर्मीले मैनबत्ती बाल्नुपर्ने बाध्यता रहेको छ स्वास्थ्य चौकीका अनमी निलावती भट्टले भनिन् एक हातमा बलेको मोमबत्ती समात्नु पर्ने र अर्को हातले शिशु झिक्नुपर्ने बाध्यता छ मोमबत्तीको पक्लेको मैन शिशु र आमाको शरीरमा परेर पोल्ने खतरा उत्तिकै छ तर पनि जोखिमका साथ काम गर्दै आएका छौं उनले भनिन दिउँसो प्रसव हुने गराउन सहज भए पनि विद्युतको अभाव राति प्रसव गराउन निकै समस्या भएको उनले बताइन् विद्युत जडान जीर्ण बनेकाले करेन्ट लाग्ने समस्या समेत उत्तिकै रहेको छ विद्युतको विकल्पका रूपमा सोर्यबत्ती जडानका लागि पटक पटक नगरपालिकादेखि जनस्वास्थ्य कार्यालयसम्म लिखित र मौखिक रूपमा जानकारी गराउँदा समेत समस्या समाधान हुन नसकेको स्वास्थ्य सहायक सविता मिश्रले बताइन् प्रसुति गृह को एक मात्रै सागुरो कोठामा दुईवटा मात्रै बेड लाग्ने भएकाले दुई भन्दा बढ़ी प्रसुति गराउन महिला पुगेपछि गृहको ग्यालरीमै प्रसुति गराउनु पर्ने हुन्छ उनले भनिन् प्रसुति गराउने कोठामा राखिएका बेड समेत पुरानो र जीर्ण भएकाले आमा र शिशु बेडबाट खसेर अर्को दुर्घटना निम्तिने समस्या समेत रहेको छ स्वास्थ्य चौकीको प्रसुति गृहमा गत वर्ष मात्रै दुई सय उनासी आमाले सुत्केरी सेवा लिएका थिए चालू आर्थिक वर्षको हालसम्म पचास भन्दा बढ़ी आमाले सुत्केरी सेवा लिए गरिएका छन् झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वास्थ्य चौकीको प्रसुति गृहमा विद्युतको सेवालाई भरपर्दो बनाउनका लागि कार्य अगाडि बढाइने बताएका छन् विद्युतको विकल्पका रूपमा सर्यवती जडानका लागि समेत कार्य गरिनेछ उनले भने स्वास्थ्य चौकीमा पाँच वर्ष अघिदेखि प्रसुति गृह सञ्चालनमा रहेको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ सेती मोटरसाइकलको तुलनामा लाइसेन्स निकै कम वितरण झण्डै चार हजार बढी मोटरसाइकल बिना लाइसेन्स चल्दै नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सर्वका काम प्रभावित अठाइस हजार स्थायी शिक्षकका लागि विज्ञापन खोल्दै लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ए जुनेली आइजो माथि सिरसिरे डाँडामा महिला समूहको बैठक छ जाने होइन जाने त भनेको हेर्न आज बाहिर सरेको चार दिन भयो नुहाएकै छैन त हिँड्दै गर्न म आउँछु हे भगवान् के भन्छ यो बाहिर छोरा चार दिन हुँदा पनि नुहा छैन रे हेर उजेली महिनावारी हुँदा दिनदिनै नुहाउनु पर्छ सरसफाइ गरिरहनु पर्छ युएनटिएफ रेस्टलेस डेभलपमेन्ट किडार्क नेपाल र रेडियो युनिटीको सहकार्य जिल्ला शिक्षा कार्यालय डडेलधुराको अत्यन्त जरुरी सूचना श्री शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरद्वारा डडेलधुरा जिल्लामा यही भाद्र एघार गते बिहान आठ बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लागि खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षामा सम्मिलित हुन आवेदन गरेका परीक्षार्थीहरूको परीक्षा केन्द्रहरूको शिक्षक सेवा आयोगको साउन सत्र गतेको निर्णय अनुसार नेपाली अङ्ग्रेजी विज्ञान गणित र गणित विज्ञान विषयका परीक्षाहरू डडेलधुरा जिल्ला सदरमुकाम र आसपास स्थित विद्यालय क्याम्पसमा कायम गरिएको र सामाजिक विषयको परीक्षा केन्द्र ढोटी जिल्लाको सदरमुकाम सिलगढीमा कायम गरी भएकोले सम्बन्धित परीक्षार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गई परीक्षामा सहभागी हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइट एवं सूचना पार्टीमा हेर्न समेत अनुरोध गरिन्छ जिल्ला शिक्षा कार्यालय डडेलधुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं टिकापुरमा भएको हिंसात्मक घटनाको एक वर्ष पूरा थारू र पहाड़ी समुदायबीच बढ़ेको दूरी र सद्भाव पूर्ववत अवस्थामा फर्कदै राजनैतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाएको गुनासो अछामका स्थानीय विकास अधिकारीद्वारा नियम विपरीत निमित्त जिम्मेवारी लगायतका समाचार अब प्रसंग चेते अञ्चलभित्र मोटरसाइकलको तुलनामा लाइसेन्स निकै कम वितरण भएको एक तथ्याङ्कले देखाएको छ धनगढ़ी स्थित यातायात व्यवस्था कार्यालय सेतीमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा दर्ता भएका मोटरसाइकलको तुलनामा करिब आधा जतिले पनि लाइसेन्स लिएका छैनन् कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालयमा छ हजार पाँच सय सातवटा मोटरसाइकल दर्ता भए पनि लाइसेन्स वितरण भने त्यसको तुलनामा आधा भन्दा पनि कम छ गत वर्ष दुई हजार चार सय जनालाई लाइसेन्स वितरण गरिएको छ गत वर्ष खोलिएको मोटरसाइकलको लाइसेन्सका लागि धेरैले आवेदन फरेको भए पनि करिब साढे दुई हजार व्यक्ति मात्रै उत्तीर्ण भएको यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुख कृष्ण प्रसाद भूषालले बताउनु भएको छ उहाँले मोटरसाइकल दर्ताको तुलनामा निकै कम मात्रामा लाइसेन्स भएका व्यक्तिहरू भएको स्वीकार गर्नु भएको छ एक वर्ष अघिसम्म पनि कार्यालय स्थापना भएदेखि एक हजार दुई बढ़ी बाइक बिना लाइसेन्स सञ्चालन भइरहेका थिए भने सो अवधिसम्म दर्ता भएका एकाउन्न हजार पाँच सय पञ्चानब्बे मोटरसाइकल दर्ता भएका छन् जना उक्त समयसम्म उनपचास हजार तीन सयलाई मात्रै लाइसेन्स वितरण भएका हुन यो तथ्याङ्क हेर्दा एक वर्ष अघिसम्म एक हजार दुई सय बासठी जना मोटरसाइकल बिना लाइसेन्स सञ्चालन भइरहेको देखिएको छ यातायात व्यवस्था कार्यालयका प्रमुख भूषालले दर्ता भएका मोटरसाइकलको तथ्याङ्कलाई हेर्दा न्यून मात्रामा लाइसेन्स वितरण भएको र बाँकी मोटरसाइकल बिना लाइसेन्स सड़कमा चलिरहेको बताउनु भएको छ उहाँका अनुसार बिना लाइसेन्स सञ्चालन भइरहेको मोटरसाइकलले गर्दा ट्राफिक समस्या निम्ताइरहेको भएको छ भने राज्यको कर छली समेत भइरहेको छ कार्यालयको तथ्याङ्क हेर्दा मोटरसाइकल मात्रै होइन केही ट्र्याक्टर र इलेक्ट्रोनिक रिक्सा पनि बिना लाइसेन्स सञ्चालन भइरहेका छन् यातायात व्यवस्था कार्यालय सेतीका प्रमुख भूषालका अनुसार सेती अञ्चल कार्यालयमा सात सय बत्तीस इलेक्ट्रोनिक अटो रिक्सा दर्ता भएका छन् तर धनगढ़ी उपमहानगरपालिकामा करिब एक हजार दुई सय भन्दा बढ़ी ई रिक्सा सञ्चालन भइरहेका हुन् सवारी साधन सञ्चालन भएका मानिसहरूको तथ्याङ्कलाई हेर्दा यसले ट्राफिक समस्या निम्ताइरहेको कार्यालयका प्रमुख भूषालले बताउनु भएको छ उहाँले यहाँको सड़कको अवस्था र सवारी साधनको चापलाई हेर्दा लाइसेन्स भएका व्यक्तिहरूको संख्या कम भएको भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनको लागि जिल्लाका स्वास्थ्य कर्मीहरूका लागि आजदेखि डडेलधुरा सदरमुकाममा तालिम शुरू भएको छ पाँच दिनसम्म चल्ने उक्त तालिममा जिल्लाका विभिन्न क्षेत्रका स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको छ पाँच वर्ष मुनिका बालबालिकामा लाग्ने रोगहरूको नियन्त्रण व्यवस्थापन र बाल मृत्युदर घटाउने उद्देश्यले स्वास्थ्य कर्मीहरूलाई तालिम दिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एवं खोप अधिकृत भोजराज भट्टले कार्यक्रममा जानकारी गराउनुभयो तालिमको मुख्य प्रशिक्षक शिक्षकको रूपमा डाक्टर प्रकाश दर्जी रहनु भएको छ उक्त तालिम जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराको आयोजना तथा जीएसकेको आर्थिक सहयोग केयर नेपालको प्राविधिक सहयोग साथै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ एनएनडीएसडब्ल्यूओ को संघको साझेदारीमा शुरू भएको हो आजबाट शुरू भएको उक्त तालिम आउँदो बाह्र गतेसम्म चल्नेछ खानेपानीमा चुनाको समस्या हटाउनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका आठ तिलाचोरमा रहेको खानेपानीमा जीओ लाइट प्रविधि जडान गरिने भएको छ चुनाका कारण खानेपानीका पाइपहरू अवरूद्ध भई खानेपानी आपूर्तिमा समस्या देखिन थालेपछि एसियाली विकास बैंकको तीन करोड़ पञ्चानब्बे लाखको लागतमा उक्त प्रविधि जडान गरिन लागेको हो चन्द एण्ड वसन्त कन्ट्रक्सन र लुम्बिनी बिल्डर्स कम्पनीसँग ठेक्का प्रक्रिया मार्फत खानेपानीमा प्राविधिक जडानका लागि सम्झौता गरिएको महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अफिलाल जोशीले बताए एक महिनाभित्रै प्रविधि जडानको कार्य शुरू हुन्छ उनले भने प्रविधि जडानपछि चुनाको समस्या समाधान भई सहज रूपमा उपभोक्ताले पानी उपभोग गर्न पाउने उनको भनाइरहेको छ महिला तथा घरेलु हिंसा न्यूनीकरणमा संचारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम आज महेन्द्रनगरमा सम्पन्न भएको छ राष्ट्रिय महिला आयोगले पछिल्ला दिनहरूमा भइरहेका हिंसा जत्ने घटनालाई लक्षित गर्दै हिंसा न्यूनीकरणका बारेमा संचारकर्मीहरूसँग छलफल गरेको हो छलफलमा कञ्चनपुरका संचारकर्मीहरूले गरिबी अशिक्षा र बेरोजगारीका कारण महिलामाथि घरेलु तथा यौनजन्य हिंसा बढेको बताएका छन् महिलाहरूलाई हेर्ने दृष्टिकोण र सामाजिक कुसंसारका कारण पनि महिलाहरू पीड़ित रहेको उनीहरूको भनाइ छ पीड़ितलाई न्याय दिने काममा कसैले पनि अवरोध गर्न नहुने हुने भन्दै स्पष्ट कानून नहुँदा आत्महत्याले चुनौती थपिएको कार्यक्रममा सहभागी संचारकर्मीले बताएका छन् डडेलधुराको कोटलीमा रहेको असी ग्राम मणिलेक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक समीक्षा तथा आन्तरिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ आज एक कार्यक्रम आयोजना गरी कोटली गाविसको वडा नम्बर तीनमा रहेको उक्त सहकारी संस्थाले एक महिनामा औसतमा चारदेखि आठ लाखसम्मको कारोबार गरेको जनाएको छ तीन सय महिला र एक सय अडचालिसजना पुरूष आबद्ध रहेको उक्त सहकारी संस्थाले लेखा परीक्षण कार्यक्रममा गत आर्थिक वर्षको त्रिसठी लाख छब्बीस हजारको आय व्ययको विवरण प्रस्तुत गरेको हाम्रा कोटेली सहयोगी शेरबहादुर साउदले जानकारी दिनुभएको छ नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा सरुवाका काम प्रभावित भएको छ सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थापनको ठाउँमा पाँच वर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्न सक्ने नयाँ प्रावधान कसरी कार्यान्वयन हुने भन्ने नियमावलीमा स्पष्ट पार्न बाँकी छ गत सार पन्ध्रमा कार्यान्वयनमा आएको शिक्षा ऐन आठौं संशोधनमा एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा गरेको स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्लाभित्रको क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रको र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्ने व्यवस्था छ ऐन आउनु पूर्व सम्बन्धित विद्यालयबीच सहमति भइसकेका सरुवाका फाइल पनि शिक्षा मन्त्रालयको निर्देशनमा रोक्का भएको छ शिक्षक सेवा आयोगले पनि निमावि र मावि तहको शिक्षक पदपूर्तिका लागि शिक्षा विभाग मार्फत रिक्त शिक्षकको विवरण माग गरेको छ नेपाल शिक्षक महासंघले निजामतीमा जस्तो आफू खुसी सरुवामा शिक्षकलाई पार्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ महासंघका अध्यक्ष केशव निरौलाले भने शिक्षकको सहमति बिना सरुवा गर्न सक्ने प्रावधानले शिक्षक सरुवाको दफा दुरूपयोग हुन सक्ने भएकाले त्यस्तो व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने माग गरेका छौं ऐनको कार्यान्वयनका लागि नियमावली संशोधनमा जुटिरहेको शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री र शिक्षा सचिव पद रिक्त भएका कारण पनि निर्णय हुन सकेको छैन मन्त्रालयका प्रवक्ता डाक्टर हरिलम सालले नयाँ मापदण्ड तयार नभइसम्मका लागि शिक्षक सरुवा रोक्का गरिएको बताएका छन् नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरकारले आवश्यकता अनुसार विन्यास गर्न सकिने भए पनि हाल कायम त्रिसठी हजार अपुग दरबन्ती पूर्तिको व्यवस्थापन नगरे पञ्चायतकालमा जस्तो आस्थाका आधारमा शिक्षकलाई सरुवा गर्न सक्ने नीति अमान्य भएको बताएका छन् हाल करिब चौहत्तर हजार चौतिस हजार सामुदायिक विद्यालयमा सवा लाख शिक्षक रहेका छन् ऐनमा अविच्छिन्न रूपमा कार्यरत रहेका स्थायी शिक्षकले सुविधा लिई अवकाश लिनका लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने र उत्तीर्ण हुन नसकेका स्थायी शिक्षक स्वत अवकाश भएको मानिने र सोही अनुसार हुने विज्ञापनमा राहत शिक्षकको लागि उमेरको हद लाग्ने छैन भनिएको छ यसका लागि शिक्षा विभागले रिक्त शिक्षकको विवरण माग गरिसकेको छ सरकारले सामुदायिक विद्यालयमा अठाइस हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ शिक्षा ऐन दुई हजार अठाइस आठौं संशोधनपछि सरकारले विद्यालयमा अठाइस हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिप्रसाद लम्सालले जानकारी दिनुभएको छ उहाँका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेको छ ती विज्ञापनमा अस्थायी शिक्षकलाई स्थायी हुन मौका दिनका लागि तीन प्रकारको र खुल्ला नियुक्तका लागि एकै प्रकारको विज्ञापन गर्ने सोच मन्त्रालयको छ विक्रमसम्म दुई हजार उनपचास पुष बीस भन्दा अगाडिदेखि बहत्तर असोज दुई गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने प्रवक्ता डाक्टर लम्सालले बताउनु भएको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 काम सम्पन्न राजनीतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाएको गुनासो अछामका स्थानीय विकास अधिकारीद्वारा नियम विपरीत निमित्तको जिम्मेवारी कञ्चनपुरको एक स्वास्थ्य संस्थामा मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता डडेलधुरामा स्वास्थ्य कर्मीलाई नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन तालिम र नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित सरुवाका फाइल पनि शिक्षा मन्त्रालयको निर्देशनमा रोक्का समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदिवेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस्त समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार